शान्ति सुरक्षामा खलल पुर्याउने तत्त्वहरू विरुद्ध डडेल र प्रहरी जनचेतना फैलाउँदै प्रहरलाई सूचना दिन अप्ठ्यारो नमान्न डीएसपी साईको आग्रह बझाङमा भीड़बाट लडेर दुईजनाको मृत्यु कञ्चनपुरमा श्रीमानद्वारा आफ्नै श्रीमतीको हत्या डडेलधुरामा एकहत्तर जना ज्येष्ठ नागरिक सम्मानित बझाङमा वादी समुदायका घरमा नब्बे हजार बराबरका सोलार बत्ती जडान र कैलालीको अत्तरियमा बनाइएको मुस्लिम धार्मिक वनको विवाद झन चर्किने संकेत प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्च र इन्टरनेटमा radio unity dot com dot एनपीबाट प्रसारण भइरहेको बिहान सात बजेको युनिटी खबरमा स्वागत छ म गणेश ठगुन्ना सबैभन्दा पहिले केही प्रमुख विषयवस्तु समाजमा शान्ति सुरक्षामा खलल पुर्याउने तत्वहरू विरूद्ध जनचेतना फैलाउन डडेलधुरा प्रहरी सक्रिय बन्न थालेको छ प्रहरीको काममा आफ्नै कार्य सम्पादन तथा मेलमिलापको वातावरण सिर्जना गरिदिने मात्र नभई जनचेतना फैलाउने पनि हो भन्ने देखाउन जिल्ला प्रहरी कार्यालय जनचेतना अभियानमा सक्रिय बन्न थालेको हो जिल्लामा शान्ति सुरक्षा कायम राख्न चुनौतीका रूपमा रहेका जुवातास मदिरा र लागो औषध वृद्ध जनचेतना फैलाउन प्रहरले आफ्नो सक्रियता बढ़ाएको हो केही दिन अघि मात्रै जिल्लाको पोखरा बजारमा जुवातास मादक पदार्थ एवं लागो औषध सम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न गरेको जिल्ला प्रहरी कार्यालय डडेलधुराले हिजो जिल्लाको ग्रामीण भेगमा पर्ने बगरकोट गाविसको बगरकोटमा सोही विषयमा कार्यक्रम सम्पन्न गरेको छ कार्यक्रमको शुरूआतमा स्थानीय वासी र गाविस स्तरका राजनीतिक दलका नेताहरूले सो क्षेत्रका शान्ति सुरक्षासँग जोडिएका विषयमा समस्या राय सुझावहरू तथा आफ्ना धारणाहरू राखेका थिए सो क्रममा उनीहरूले मादक पदार्थ नै गाविसको मुख्य समस्याको रूपमा रहेको बताएका थिए मादक पदार्थ सेवनकै कारण एक वर्षमा तीनजनाको मृत्यु भएको सुनाउँदै आफूहरू पनि समिति नै बनाएर मदिरा नियन्त्रणको अभियानमा लागेको र यो अभियानमा प्रहरीको पनि सहयोग जरूरी रहेको उनीहरूको भनाइरहेको थियो गाविसमा प्रहरीले खेलेको भूमिकाको उनीहरूले प्रशंसा समेत गरेका थिए बगरकोटमा प्रहरी चौकी स्थापना भएदेखि गाउँमा अपराधिक क्रियाकलाप क्रियाकलापहरू अस्सी प्रतिशत भन्दा बढ़ीले नियन्त्रणमा आएको स्थानीय राजनीतिक दलका प्रतिनिधिहरूको भनाइरहेको थियो साथै कार्यक्रममा बगरकोट गाविसका सचिव मातृका प्रसाद भट्टले बगरकोट भएर नै अन्य गाविसमा समेत मदिरा लैजाने गरिएकाले प्रहरीले यसको नियन्त्रणमा स्थानीयहरूलाई साथ दिनुपर्ने बताउनुभयो त्यसपछि सहभागीहरूले उठाएका सवालमा प्रकाश पार्दै डडेलधुरा प्रहरी प्रमुख प्रहरी नायब परीक्षक प्रेम बहादुर साईले अहिले समाजमा अशान्ति फैलाउने प्रमुख तत्वको रूपमा मादक पदार्थ ज्वातास र लागू औषध नै भएकाले यस विरूद्ध आफूले अभियान नै चलाएको बताउनुभयो प्रहरी एक्लैले केही गर्न नसक्ने भएकाले प्रहरीलाई सूचना दिने काम गर्न आग्रह गर्नुभयो उहाँले प्रहरीलाई सूचना टिपाउन अप्ठ्यारो नमान्न आग्रह समेत गर्नुभयो जिल्लामा लागू औषध प्रयोगकर्ताहरू देखिन थालेको भन्दै त्यसको स्रोत खोजेर अहिले आफूले अभियानको रूपमा नै गाँजाका बोटहरू नष्ट गर्ने अभियान नै चलाएको प्रहरी नायब परीक्षक साईले बताउनु भएको छ यस्तै कार्यक्रममा सहभागी हुनुभएका प्रमुख जिल्ला अधिकारी उदय बहादुर सिंहले चाडबाडको बेला खेलिने जुवातासले परिवारमा समेत अशान्ति फैलाउने भएकाले त्यस्ता कार्यमा नलाग्न आग्रह गर्नुभयो मादक पदार्थले कसैको पनि हित नगर्ने भएकाले यसका विरूद्ध सबैले ऐक्यबद्धता जनाउनु पर्ने उहाँको भनाइरहेको थियो बजाङमा भीरबाट लडेर दुईजनाको मृत्यु भएको छ हिजो जिल्लाको पारा काट्ने गाविस चार बस्ने सत्री वर्षीय मन्दिर साउद र सोही ठाउँ बस्ने तेत्तीस वर्षीय मदन साउदको ढोकदिनी जंगलको बाटो लडेर मृत्यु भएको प्रहरी निरीक्षक हिक्मत भण्डारले बताउनु भएको छ ढोकदिनी जंगलको बाटो बाटो दुवैजना झण्डै अढाई सय मिटर तल खसेको र दुवैजना मृत अवस्थामा फेला परेको इन्सपेक्टर भण्डारीले बताउनु भएको छ घटनाको थप जानकारी आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ कञ्चनपुरको जलाडी पिपराडी नगरपालिका वडा नम्बर चार असैनामा श्रीमानले आफ्नै श्रीमतीको हत्या गरेका छन् जलाडी पिपराडी चार असैनाका अन्दाजी बाइस वर्षीय बलराम राणाले आफ्नै श्रीमती अन्दाजी एक्काइस वर्षीय जीविका राणाको हत्या गरेका हुन् कसरौलामा रहेका दिदी भिनाजुको घरबाट फर्किरहेका बेला बलरामले जीविकाको हत्या गरेको हुन सक्ने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ करिब आठ बजेतिर घटना भए पनि इलाका प्रहरी कार्यालय झलारीले भने दस बजे मात्रै थाहा पाएको थियो जीविकाका श्रीमान बलरामले जीविकालाई मोटरसाइकलले ठक्कर दिएको भन्दै घाइते अवस्थामा झलारी स्वास्थ्य चौकीमा पुर्याएको थियो स्वास्थ्य चौकीका स्वास्थ्य कर्मीले घटनाबारे प्रहरीलाई जानकारी भनेपछि बलराम र उहाँका भिनाजु इलाका प्रहरीकारीले झलारीमा पुगेका थिए तत्काल अस्पताल पुगेको प्रहरले जीविकालाई महाकाली अञ्चल अस्पताल पुर्याए पनि उहाँको मृत्यु भयो त्यसपछि घटनास्थलको प्रकृति र जीविकाको टाउकोमा लागेको चोटका आधारमा जीविकाको दुर्घटना नभई हत्या भएको भन्दै प्रहरले उहाँको श्रीमान बलराम राणालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लालबहादुर बमले जानकारी दिनुभएको छ जीविकाको टाउकोमा गम्भीर चोट र घाँटीमा निलडाम देखिएकाले हत्या भएको भन्दै अनुसन्धान शुरू गरिएको उहाँले बताउनु भएको छ प्रहरीमा जागिर लगाइदिन्छु भन्दै ठगी गरेको आरोपमा पक्राउ परेका एकजना कारागार चलान भएका छन् बाजरा जिल्ला जय बागेश्वरी गाविस एक घरमै काठमाडौँ कोटेश्वर टीकाथली डेरा गरी बस्ती आएका पच्चीस वर्षीय हेमन्त भनिने हिक्मत थापालाई शुक्रबार कञ्चनपुर जिल्ला अदालतले प्रपक्षका लागि थुनामा राख्न कारागार चलान गरेको हो प्रहरी सहायक निरीक्षकमा भर्ना गराइदिन्छु भनी कञ्चनपुरको बेदकोट नगरपालिका का पदमराज भण्डारी र मिथुन राणाबाट तीन लाख नब्बे हजार रकमले ठगी गरेको जाहेरीका आधारमा थापालाई प्रहरले गत भदौ बीस गते पक्राउ गरेको थियो ठगी मुद्दामा परेका थापालाई जिल्ला अदालतले शुक्रबार प्रपक्षका लागि थुनामा राख्ने आदेश अनुसार कारागार चलन गरेको प्रहरले जनाएको छ नेपालीहरूका महान चाड बडा दशैं तथा तिहारलाई मध्यनजर गरी प्रहरी बैतडीको सिमानाका झुलागाड लगायत जिल्लाभरि चेक जाँच र सुरक्षा व्यवस्था थप कड़ा पारेको छ दशैं तथा तिहारका बेला जिल्लामा कुनै अपराधिक घटना नहुन् भन्ने उद्देश्यसहित सुरक्षा व्यवस्था कड़ा पारिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब परीक्षक बाल नरसिंह राणाले जानकारी दिनुभएको छ जिल्लाका भारतसँग जोडिएका सीमा क्षेत्र मुख्य बजार बस पार्क धार्मिक स्थल राजमार्ग लगायतका क्षेत्रमा चेक जाँचमा कड़ाईका साथै सुरक्षा व्यवस्थामा कड़ाई गरिएको बताइएको छ प्रधानमन्त्री पुष्पकमल दाहाल कैलाली स्थित एक कार्यक्रममा सहभागी हुन पुगे लगत्तै भारतीय पक्षले बन्द गरेका कैलालीका तीनवटै नाका खोलेको छ प्रधानमन्त्री दाहाल केही समय अघि रानी जमरा सिंचाई आयोजना निरीक्षणका क्रममा कैलाली पुगेपछि बन्द नाका खुलेका हुन् यद्यपि भारतीय पक्षले भने बिहान बन्द गर्न निर्देशन आएको पछि खोल्न निर्देशन आएको बताएको छ प्रधानमन्त्री दाहाल नेपाली सेनाको हेलिकप्टरबाट कैलाली पुगेका हुन् भारत पाकिस्तान बीच आन्तरिक द्वन्द चलिरहेका बेला भारतीय पक्षले शनिबार कैलाली जिल्लाका तीनवटा सीमानाका बन्द गराएको थियो भारतीय सीमा सुरक्षा बल एसएसबीले टिकापुरको खकरौला भजनीको गुलरिया घाट र मरिया घाट नाका बन्द गरेको थियो इलाका प्रहरी कार्यालय टिकापुरका प्रहरी निरीक्षक गौतम मिश्रका अनुसार एसएसबीले शनिबारदेखि ती नाका अठार गतेसम्मका लागि बन्द रहने जानकारी दिएको थियो तपाईँले फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्ज र इन्टरनेटमा radio unity dot com dot एनबीबाट युनिटी खबर सुनिरहनु भएको छ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा डडेलधुरामा जना ज्येष्ठ नागरिकहरूलाई सम्मान गरिएको छ जिल्ला सदरमुकाममा महिला तथा बालबालिका कार्यालय र अमरगढी नगरपालिकाको संयुक्त आयोजनामा बाइसजना ज्येष्ठ नागरिकहरूलाई सम्मान गरिएको छ भने जिल्लाको बगरकोट गाविसमा बगरकोट गाविसले उनपचासजना ज्येष्ठ नागरिकहरूलाई सम्मान गरेको छ ज्येष्ठ नागरिकप्रति गरिने भेदभाव विरूद्ध उभियौं भन्ने मूल नाराका साथ छब्बीसौं ज्येष्ठ नागरिक दिवस डडेलधुरामा पनि मनाइएको हो सदरमुकाममा अमरगढ़ी नगरपालिका का हरेक वडाका दुई दुईजना गरी बाइसजना ज्येष्ठ नागरिकहरूलाई सम्मान गरिएको महिला तथा बालबालिका कार्यालय डडेलधुराले जानकारी दिएको छ सम्मानित हुने ज्येष्ठ नागरिकहरूलाई एक हजार पाँच सय नगद र दोसल्ला वडा र सम्मान गरिएको हो सोही कार्यक्रममा सामाजिक संघ संस्थाहरूमा लामो समय योगदान पुर्याएका तीनजना ज्येष्ठ नागरिकहरूलाई दोसला वडा र सम्मान गरिएको छ सम्मानित हुनेहरूमा पूर्व शिक्षक काली प्रसाद पन्त महिला समाजसेवी हिरादेवी केसी र भोजराज भट्ट राई रहेका छन् यता जिल्लाकै बगरकोट गाविसमा पनि उनापचास जनालाई बगरकोट गाविसले दोसल्ला वडा द्वारा सम्मान गरेको गाविस सचिव मातृका प्रसाद भट्टले जानकारी दिनुभएको छ हिजो जयपृथ्वी नगरपालिकाले नब्बे हजार बराबरका सोलर सेटहरू सदरमुकाम चैनपुरमा रहेका वादी समुदायका लागि निशुल्क वितरण गरेको छ बीस वाट क्षमता भएका नौवटा सोल सोलारका सेटहरू बादी समुदायको घरमा जडान गरिएको नगरपालिकाका सूचना अधिकारी पूर्णबहादुर खड्काले बताउनु भएको छ योभन्दा अगाडि नगरपालिकाले नै चैनपुरमा रहेका बादी समुदायलाई विद्यालय जाने उमेर समूहका बालबालिकाहरूलाई शैक्षिक सामग्रीहरू वितरण गरेको थियो आफ्नो घरमा उज्यालोका लागि तीन बल्ब भएको सोलर सेटहरू उपलब्ध भएपछि आफूहरू खुसी भएको र विशेष गरेर विद्यालय जाने उमेर समूहका बालबालिकाहरूलाई अध्ययन गर्न ठूलो टेवा पुगेको राधावादीले बताउनु भएको छ कैलालीको अत्तरियाको धनगढ़ी रोडमा रहेको मस्जिद मदरसा ईदगाह मुस्लिम धार्मिक वनको विवाद झन्चर्किने संकेत देखिएको छ केही हप्ता अघि मात्रै जिल्ला वन कार्यालयमा दर्ता भएको र उद्घाटन भएको वनलाई क्षेत्र क्षेत्रभन्दा बाहिर हुनुपर्छ भन्दै यस क्षेत्रका केही व्यक्तिहरूले आवाज उठाइरहेका छन् यसको विरोधका लागि यस क्षेत्रका केही स्थानीयहरूले जिल्ला वन कार्यालयमा हस्ताक्षर सहितको पत्र बुझाएका थिए अहिले आएर यो विषयलाई उग्र रूप लिने संकेत देखिएको छ मुस्लिम धार्मिक वन अतरिया क्षेत्रभन्दा बाहिर हुनुपर्ने आवाज उठाइरहेका युवा नेता लोकराज पाण्डे आगोले जिल्ला वन कार्यालयले एकलौटी निर्णय गरेको र नसच्याएसम्म आवाज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 हिजो साँझ एकजनाको ज्यान गएको छ ज्यान जानेमा सिद्धेश्वर आठ तल्लो अनारखोलीका पचपन्न वर्षीय रामबहादुर विष्ट रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ विष्टलाई शनिबार साँझ साढे आठ बजे महाकाली राजमार्ग अन्तर्गत सिद्धेश्वर आठ तल्लो अनारकोलीमा पैदल हिँडिरहेका बेला गाड़ीले किसेर ज्यान गएको हो किच्ने गाड़ी भनी फरार रहेको छ भने खोजी कार्य जारी रहेको बताइएको छ मृतकका आफन्तले आक्रोशित भएर राजमार्ग बन्द गराएका छन् सबलाई बीच सड़कमा राखेर उनीहरूले अहिले पनि राजमार्ग बन्द गराएका छन् अब आज दिनभरिको मौसमी पूर्वानुमान आज यता पश्चिमी क्षेत्रमा साधारण मौसम बदली हुनेछ भने उता पूर्वी क्षेत्रका साथै मध्य क्षेत्रको पहाड़ी भेगमा पनि विस्तारै साधारण बदली हुनेछ यसका साथै यता पश्चिमी क्षेत्रका केही ठाउँमा हल्कादेखि मध्यम काले वर्षाको सम्भावना रहेको छ भने पूर्वी र